चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच हर्चमा आधुनिक यात्राको अर्को एउटा नवीन श्रृङ्खला लिएर आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा आधुनिक यात्राको यो श्रृङ्खलामा हामी तपाईँलाई विभिन्न चर्चामा रहेका आधुनिक गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ सदाबहार रूपमा तपाईँ हामीले सुनिरहने र नेपाली सङ्गीतको बजारमा आधुनिक गीत सङ्गीतको बजारमा चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गर्छौँ कहिले नयाँ कहिले पुराना कहिले नयाँ पुराना सबै खाले गीत सङ्गीतलाई हामी आधुनिक यात्राको यो श्रृङ्खलामा प्रस्तुत गर्छौँ र आज पनि तिनै सदाबहार गीत सङ्गीतहरूको साथमा उपस्थित भइसकेका छौँ यति बेला तपाईँले आधुनिक यात्राको यो श्रृङ्खलालाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ विशुद्ध रूपमा हामी तपाईँको माझमा यो समयमा आधुनिक गीत सङ्गीतहरू प्रस्तुत गर्छौँ र कार्यक्रमको सुरुवात गर्न चाहन्छु निकै नै चर्चित एल्बममा केही समय अगाडि जानकी पन्तले बजारमा लिएर आउनु भएको एल्बम हो सङ्घार यति बेला सोही सङ्घारहरूमा समावेश रहेको गीत श्याम सुत रसाइलीको आवाजमा तिम्रो त आज खुसीको पल सिउँदो भरेको ओ शिरमै हात राखी तिमीले कसम खाएका दिन सम्झे देउतालाई साक्षी राखेर माया लाएका दिन सम्झे छ प्रिय भन्ने मन आज तिम्रै थियो चर्चा तिमी नै थियो जाति कसलाई पो फुर्स थियो रह आज खुसीको पल यता छन् मेरा आँसुका पल के भनी बधाई दिउँ निकै नै कर्णप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ सङ्घार समावेश रहेको गीत हो श्याम श्वेत रसाइलीको आवाजमा आधुनिक यात्राको यो श्रृङ्खलामा तपाईँको लागि प्रस्तुत गरिसकेका छौँ यस्तै यस्तै गीत सङ्गीतहरू आजको कार्यक्रममा तपाईँको माझमा हामीले लिइरहेका छौँ विशेष गरी यस्तै मार्मिक गीत सङ्गीतहरू तपाईँको माझमा छन् आज र तपाईँले यति बेला हामीलाई या भनौँ आधुनिक यात्राको यो श्रृङ्खलालाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै गुणामा रहेर सुनिराख्नु भएको छ विशुद्ध रूपमा आधुनिक गीत सङ्गीतहरू हामी तपाईँको माझमा प्रस्तुत गर्छौँ आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर र यति बेला फेरि पनि अर्को एउटा निकै नै चर्चित आवाजलाई नै तपाईँको माझमा राख्न चाहन्छु नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा निकै नै अग्रपङ्क्तिमा आउने नाम हो अन्जु पन्त यति बेला उनी चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको गीत तपाईँको माझमा राख्छु मलाई छोएर जाने हावा उनलाई पनि छोएर भन्दैन छोएर sister वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ आस्था डिपार्टमेन्ट स्टोर भरतपुर दस कामना चोक आशीर्वाद अटोमोबाइल्स प्राली खैरहनी चार मगनी चोक पर्सा अनि सुनचाँदी जासल खैरहनी चार पर्सा बजार अर्जुन होम डेकोरेसन कास्ट फर्निचर उद्योग रत्नगर तेह्र जय मङ्गला अनुप सुनचाँदी पसल नयाँ रोड पर्सा चितवन साईराम फर्निचर उद्योग रनपा तेह्र आदर्श नगर टोल नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ Baglung Kali tailors and shirting suiting centre Khairahani चार पर्सा बजार अर्याल सप्लायर सेन्टर रत्नगर आठ Bakulahar Asia home decor Ratnanagar दुई टाढी बाँदे Hem radio TV centre Ratnanagar दुई बागलुङ मणिरत्न सुन चाँदी पसल रत्नगर दुई हाई स्कुल रोड नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ चन्द्रयुनी कटेज रेस्टुरेन्ट चैनपुर दुई Jyamire phoenix life health care centre Ranpa दुई टाढी हङकङ बजार विकल्प कङ्क्रिट उद्योग रत्नगर तिन Shanti Chowk express digital photo and flex paint Khairahani चार पर्सा गौरव सुनचाँदी पसल रत्नगर दुई हाई स्कुल रोड टाडी नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ गौतम सुन चाँदी पसल रत्नगर दुई हाई स्कुल रोड टाढी होटल स्टार ब्याङ्क रत्नगर एक निपनी कङ्काली माई ड्राइभिङ सेन्टर भण्डारा एक चितवन जय श्रीराम ज्वेलर्स सुन चाँदी पसल रनपा दुई हाई स्कुल रोड टाढी जय भोले बाबा इन्जिनियरिङ एन्ड सेल्स पर्सा बजार वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ मार्शल इम्पोरियम मगनी चोक पर्चा new national books and stationery Ratnanagar एक सौराहा चोक new Chitwan guest house Chainpur आठ कंकाली स्पोर्ट लेक साइड मौला कालिका चाँदी पसल रत्नगर दुई हाई स्कूल रोड टाढी नेत्र ज्योति एन्ड म्याग्दी चाँदी पसल खैरहने चार पर्सा बजार नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ ओम आल्मुनियम रत्नगर चार शीतल चोक फोटो पॉइंट फोल digital colour lab and digital flex print Ratnanagar एक सौराहा चोक चितवन ओम साईराम अस्पताल प्राली रत्नगर दुई टाँडी सागर सुनचादी पसल रत्नगर दुई सिनेमा हल रोड टाँडी Om Sairam dental and research centre प्राली रत्नगर दुई टाँडी नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ भोलेनाथ सुन चाँदी पसल खैरहने चार नयाँ रोड पर्सा न्यू पर्वत पुस्तक एन्ड स्टेसनरी रनपा एक सौराहा चोक सन्ध्या सिलाइ मेसिन मर्मत तथा बिक्री केन्द्र मेन रोड टाँडी न्यू ओम इलेक्ट्रोनिक्स पर्सा बजार चौबिस कोठी new mimosa travels and tours Ranpa दुई टाँडी हङकङ बजार रामचन्द्र ज्वेलर्स रनपा दुई टाँडी हाई स्कुल रोड नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ new Shikhar tent and catering service Ratnanagar सस्तो फर्निचर रत्नगर दुई सिनेमा रोड टाढी Pawan hospital private limited Khairahani चार नयाँ रोड पर्सा सुवेदी बिल्डर्स रनपा नौ Chitwan R K plastic and gift house Ratnanagar एक बकुलहर नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ पतञ्जली आरोग्य केन्द्र खैरहनी चार सिनेमा हल रोड पर्सा सौभाग्य वस्त्रालय सौराहा चोक पुष्पा सटर ग्रिल उद्योग खैरहनी चार पर्सा बजार शिव मोबाइल सेन्टर रत्नगर दुई मेन रोड टाढी शिव शक्ति कङ्क्रिट उद्योग रत्नगर तिन बेलसी नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ शीतल इन्टरप्राइजेज रत्नगर आठ Bakulahar Y S C sound service Khairahani चार मगनी चोक टिभीएस साउन्ड सर्भिस खैरहने चार पर्सा बजार मगनी चोक सुजुकी टाढी यति अटोमोबाइल्स रत्नगर टाढी सूर्य किरण सुनचाँदी पसल पर्सा बजार चितवन नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ एटिच्युड मल्टी एकाडेमी खैरहनी चार पर्सा नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ आचार्य हार्डवेयर बकुलहर चोक फोन शून्य छप्पन्न पाँच साठी आठ सय बिस प्रोप्राइटर उपेन्द्र आचार्य नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ आकर्षित सुनसादी पसल सौराहा चोक प्रोपाइटर अर्जुन पोखरेल मोबाइल अन्ठानब्बे चार पचास अडसठी छ सय उन्चालिस नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ अजय सुन चाँदी पसल टाढी चोक cinema road proprietor Ajay Kaliraj mobile अन्ठानब्बे चार पचास त्रिचालिस पाँच सय अठासी नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण जनता युवा तथा कार्यकर्ता एवं देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ अखिल क्रान्तिकारी क्षेत्र नम्बर दुई उपाध्यक्ष प्रदीप रेग्मी नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ एन्जल्स ओल्ड सेकेन्डरी स्कुल रोनपा प्राचार्य एवं विद्यालय परिवार नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ A one fashion collection Sauraha चोक गङ्गा प्लाजाभित्र प्रोपाइटर किशोर कार्की नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ आक्स टेन्ट हाउस खैरहने चार पर्सा प्रोप्राइटर भिखु चौधरी वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ बाबा रिकन्डिसन होम खैरहने चार पर्सा प्रोपाइटर सन्तोष थपलिया सम्पर्क शून्य छप्पन्न पाँच त्रियासी एक सय छैसठी सम्पूर्ण किसिमका मोटरसाइकलहरू खरिद बिक्री गरिन्छ नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ बागलुङकाली किराना पसल प्रोप्राइटर माधव पौडेल नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ बागलुङकाली पुस्तक पसल फोन शून्य छपन्न पाँच एकसठी सात सय एकचालिस हामी कहाँ सम्पूर्ण बोर्डिङहरूको पाठ्य पुस्तक आइसकेको जानकारी गराइन्छ नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ प्राचार्य एवं वैरियामावि समस्त विद्यालय परिवार नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ भैरव साइकल पसल खोलिसिमल बजार प्रोपाइटर भैरव मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिसठी तिन सय एकानब्बे नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ भवन निर्माण व्यवसायी सङ्घ पूर्वी चितवन नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ blue sky video mixing centre Khairahani चार पर्सा प्रोपाइटर मनोज कुमार चौधरी मोबाइल अन्ठानब्बे चार पचास छब्बिस पाँच सय उनासी पछाडिको समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्जमा साथसाथै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 दिनु भएको छ यति बेला राख्छु तपाईँ सम्पूर्णको लागि रमाउँदै दिलमा आगो झोस्यो बैगुने रुन मिल्ने आँसु पनि खुस्यो भइगुनी आउँदै दिलमा आगो झोस्यो बैगुनी रमाउँदै दिलमा आगो झोस्यो बैगुनी रुन मिल्ने आँसु पनि खोस्यो बैगुनी रुन मिल्ने आँसु पनि खोस्यौ बैगुनी के नै थियो आफ्नै सम्झे माया गरे पापी रहेछौ पराईलाई रुजुल्दै गुने पापी रहेछौ पराईलाई रुजुल्दै गुने रमाउँदै दिलमा आगो झोस्यौ गुने देख्ने संसारमा हुन्छु भन्थ्यो पल पलमा तिमीले देख्ने संसारमा हुन्छु भन्थ्यो संसारमा हुन्छु भन्थ्यो माया गर्दै जाँदा दोषी सोच्यो बैगुनी सदा दोषी सोच्यौ बैगुनी मेरो हाँसो मेरो खुसी खोस्यौ बैगुनी मेरो हाँसो मेरो खुसी खोस्यौ बैगुनी मेरो दोष के नै थियो आफ्नै सम्झे माया गरे पापी रहेछौ पराईलाई रोजुबै गुने पापी रहेछौ पराईलाई रोजुबै गुने रमाउँदै दिलमा आगो झोस्यौ बैगुने आँसु पनि खुसी भइगुने निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा निकै नै चर्चाको शिखरमा पुग्न सफल हुन भइसक्नु भएको छ गायक सुरपराज आचार्य यति बेला सोरबी एल्बमबाट तपाईँको माझमा राखिसकेका छौँ र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर यस्तै यस्तै सुमधुर सदाबहार गीत सङ्गीतहरू तपाईँको माझमा राख्दा राख्दै आजको कार्यक्रमको पनि हामी लगभग अन्तमा आइसकेका छौँ तिनजेलसम्म तपाईँले आधुनिक यात्राको यो श्रृङ्खला सुनेर बस्दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com लगन गरेर विश्वको जुनसुकैको नाममा रहेर तपाईँले साथ दिनुभयो तपाईँप्रति आभारी छु र विशेष गरी यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद दिँदै आधुनिक यात्राको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु अन्तमा तपाईँलाई दुर्गा खरेलको आवाज रहेको यो मिठो सुमधुर साङ्गीतिक आवाज छाड्दै म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार ছোট नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तर